हजार गल्ती भेटे पनि लुकायो मलाई नजरमा मुटु छिया हुँदा पनि मुस्कान छर्यो हजार गल्ती भेटे पनि लुकायो मलाई नजरमा मुटु छिया हुँदा पनि मुस्कान छर्यो अधरमा के उपमा दिउँ भेटिना शब्द शब्दको भण्डारमा के उपमा दिउँ भेटिन शब्द शब्दको भण्डारमा समयको चक्रव्यूमा पर्या परिबन्धमा बुझ्न सकिन समयको चक्रव्यूमा पर्या परिबन्धमा बुझ्न सकिन अर्धहोस्मा रहे आफ्नो पराईको चिन्ने चेष्टा वास्ता गरिन संयोग लुका मारी खेलमा संयोग बियोको मारी खेलमा अल्झिरहे अल्झिरहे हजार गल्ती भेटे पनि लुकायो मलाई नजरमा मुटु छिया हुँदा पनि मुस्कान छर्यो आधारमा के उपमा दिउँ भेटिन शब्द शब्दको भण्डारमा नबुझी परिस्थितिलाई क्षणिका वेशमा पनि किन नबुझी परिस्थितिलाई क्षणिका वेशमा पनि किन अहिले बल्ल पुवा फुलाई यथार्थको तलमा मैले पाएँ समय उस्तै होया लेखन त जीवनको समय उस्तै होया लेखन त जीवनको कुन मोडमाए कुन मोडमाए हजार गल्ती भेटे पनि लुकायो मलाई नजरमा मुटु छिया हुँदा पनि मुस्कान छर्यो धर्मा, के उपमा दिउँ भेटिना शब्द शब्दको भण्डारमा